पनि हरे चाँदीको चम्पाया सानो माया हरे दुई दिनको राम आया सपनीमा हरे चाँदीको चम्पाया सानो माया तीर्थ घुम्नु काशी यो मायाको निम्ति बरु सही झुला फाँसी लौना आज मासु खायौँ मिगा कसु कोटी आफै गर्छु घरको धन्दा मायालाई ढुकोटी हिमालामा हरे देवीको थापना जिनको जलको funny. एक मानेमा के छ के छ दुई मानेमा दै छ ससुराले जानु पर्थ्यो साली कति भइछ साली भेट्न गएको भेना साली पहिला गएछ आफ्नै साली भन्दा भन्दै अरूको पो भइछ दिदी लाग्यो हरे थाङको लाउरेले बहिनी लाग्यो हरे चोभाको दाउरेले दिदी लाग्यो हरे थाङको लाउरेले बहिनी लाग्यो